भारतसँग सुदूरपश्चिमका थप दुई नाका खोल्न नेपालको प्रस्ताव प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुद्देशीय आयोजना अघि बढाइने कैलालीमा नेपालकै पहिलो मुस्लिम धार्मिक वनभित्र रहेको ईदगाहको उद्घाटन होमस्टे निर्माणको रकम दुरूपयोग गरेको भन्दै संरक्षण परिषदका सदस्य निलम्बित कञ्चनपुरको एक विद्यालयमा शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा संकलन बैतरीका कच्ची सड़कमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले भाडा सुन्ने गरेको यात्रुहरूको गुनासो र स्थानीय तहको प्रस्ताव फिर्ता संख्या बढाउन अधिकांश जिल्लाको माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु परराष्ट्र मन्त्री डाक्टर प्रकाश शर्मा महतोले आफ्नो भारत भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि वातावरण बनाएको दावी गर्नु भएको छ भारतको नयाँ दिल्लीबाट फर्किएका मन्त्री महतोले विमानस्थलमा पत्रकारसित कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे आफूले भारतीय पक्षसित कुराकानी गरेको जानकारी दिएका छन् प्रधानमन्त्री दाहालले आउँदो बिहिबार गर्ने भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुदेशीय आयोजना अघि बढ़ाउने हुलाकी निर्माणको दोस्रो चरण शुरू गर्ने र ऊर्जा व्यापार सम्झौता मुद्दा अर्थात पीटीए कार्यान्वयन तहमा लैजाने बारे छलफल र सहमति हुने महतले बताएका छन् भारतलाई कञ्चनपुरको दोधारा चाँदनीमा र कैलालीमा गरेर थप दुई नाका खोल्न प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको मन्त्री महतले बताएका छन् प्रधानमन्त्रीको भ्रमण कुनै नयाँ सन्धि सम्झौता गर्ने भन्दा पनि पुराना सन्धि सम्झौतालाई नै अघि बढ़ाउन केन्द्रित हुने परराष्ट्र मन्त्री महतले जानकारी दिएका छन् पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम अन्तिम चरणमा रहेको र यससँग जोडिएका पानी तथा बिजुलीका विषयमा प्रधानमन्त्रीको भेटवार्तामा छलफल गर्ने तयारी छ झण्डै दुई दशकसम्म निष्क्रिय आयोजना निर्माण गर्ने बारे दुई साल साउन अठार गतेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा विस्तृत छलफल भएको थियो संविधानसभा बैठकमा मोदीले छ महिनाभित्र संयुक्त डीपीआर तयार गरी एक वर्षभित्र निर्माण गर्ने उद्घोष गरेका थिए डीपीआर तयार गर्न दुवै पक्ष सक्रिय रहे पनि दुई वर्षसम्म यसले अन्तिम रूप पाएको छैन दुई हजार एकात्तर मंगिर दुई र तीनमा दिल्लीमा बसेको गवर्निङ बडीको पहिलो बैठकले दुवै देशले तयार गरेको डीपीआर अध्यावधि गर्दै एउटै बनाउन भारतीय वापकोस लिमिटेडलाई दिने निर्णय गरेको थियो वापकोसले दुई हजार बहत्तर साल वैशाखमा डीपीआरको अन्तिम मस्यौदा बुझाउनुपर्ने तर झण्डै एक वर्षपछि अर्थात चैतमा मात्र पञ्चेश्वर विकास प्राधिकरणमा बुझाएको थियो कम्पनीले यसको लागत करिब पाँच अर्ब रूपियाँ अनुमान गरेको छ डीपीआरका विषयमा दुवै देशको राय सुझाव लिन सम्बन्धित मन्त्रालयमा पठाइएकाले त्यसको प्रतिक्रिया नआएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र बहादुर गुरूङले जानकारी दिएका छन् ऊर्जा मन्त्रालयले असोज दोस्रो सातासम्म डीपीआर बारे सुझाव पठाउने जानकारी गराए पनि भारतीय पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको गुरूङले बताएका छन् दुवै पक्षबाट समयमा राय सुझाव प्राप्त भए आगामी कार्तिकमा हुने गभर्निङ बडीको पाँचौं बैठकमा डीपीआरको अन्तिम प्रतिवेदन पेश गर्ने प्राधिकरणको तयारी छ स्थानीय स्थायी ड्याम रूपालीगाडमा बनाउँदा छ हजार चार सय अस्सी मेगावाट बिजुली बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रिरेगुलेटिङ ड्यामबाट थप दुई सय चालिस मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ तर वापकोसले तयार गरेको डीपीआरको प्रारम्भिक मस्यौदामा आयोजनाको क्षमता करिब पाँच हजार निर्धारण गरेको छ क्षमताको विषय पूर्ण प्राविधिक भएकाले डीपीआर टुङ्गो लागेपछि यसमा थप छलफल गर्न सकिने पञ्चेश्वर बहुद्देशीय आयोजना प्रमुख नवीन राज सिंहले बताएका छन् पूर्णागिरीमा ड्याम बनाउँदा नेपालतर्फ बैतरेको धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रूपाली गाडमै बनाउनु पर्ने ऊर्जा मन्त्रालयले जोड़ दिएको छ अत्तरिया धनगढ़ी सड़कमा प्रस्तावित मुस्लिम धार्मिक वनको भित्र रहेको ईदगाहको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गर्नु भएको छ ईदगाहको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले देश धर्मनिरपेक्षमा गइसकेकाले सबै समुदायले आफ्ना पर्वहरू मिलेर मनाउन पाउनुपर्नेमा जोड़ दिनुभयो उहाँले नेपाल बहुभाषी बहुधर्म बहुजातिको देश भएकाले सबै धर्मावलम्बीहरूले एकअर्काको धर्मको सम्मान गर्नुपर्ने बताउनुभयो सोही कार्यक्रममा बोल्दै मस्जिद मदरसा मुस्लिम सेवा समाज अत्तरिएका अध्यक्ष मोहम्मद नईमुद्दिन भाटले अत्तरियामा नेपालकै पहिलो मुस्लिम धार्मिक वन बन्नु सबैका लागि खुशीको कुरा भएको बताउनु भएको छ कैलालीको अत्तरिया बजार नजिकै रहेको रोजिन एन्टरपोन्टाइन कम्पनीको घाटगति रहेको ठाउँमा झण्डै दुई हेक्टर क्षेत्रफलमा मुस्लिम समुदाय जिल्ला वन कार्यालय मार्फत सरकारले धार्मिक वनका लागि स्वीकृति दिएको हो दुई सालदेखि निरन्तर धार्मिक वनको माग गर्दै आएका मुस्लिम समुदायहरू यसअघि धार्मिक क्रियाकलापका लागि धनगढ़ी जाने गर्दथे अत्तरिया आसपासका क्षेत्रमा झण्डै तीन सयको हाराहारीमा मुस्लिम समुदाय बस्दै आएका छन् अत्तरियामा धार्मिक मुस्लिम वन बनेपछि केही स्थानीयहरूले भने मुस्लिम समुदायले मुस्लिमहरूको दाह संस्कार गर्ने कबीर स्थान बनाउने हुन् कि भन्ने आशंकामा विरोध समेत गर्दै आएका छन् मस्ती मदरसा मुस्लिम सेवा समाज अत्यारिका अध्यक्ष मोहम्मद नैमुद्दिन भाटले आफूहरूले अरू धर्मावलम्बीहरूलाई कुनै अप्ठ्यारो नहुने गरी आफ्नो धार्मिक क्रियाकलाप गर्ने जानकारी दिनुभएको छ उहाँले अत्तरियामा कहिले पनि कवीर स्थान नबनाउने र कवीर स्थान बनाइँदैछ भन्ने हल्लाप्रति कुनै सत्यता नरहेको स्पष्ट पार्नु भएको छ दार्चुलाको खार गाविसमा होमस्टे निर्माणको रकम दुरुपयोग गरेको भन्दै अपिनाम्पा नाम्पा संरक्षण परिषदका सदस्य एवं खार गाउँ समिति अध्यक्ष विनोद सिंह बोरा तीन महिनादेखि निलम्बनमा परेका छन् होमस्टे निर्माणको लागि लगेको रकम खर्च गरेर समितिलाई बुझाउन नसकेपछि अपिनाम्पा नाम्पा संरक्षण क्षेत्रले काम गर्न नपाउने गरी निलम्बन गरेको हो झण्डै डेढ वर्ष अघि होमस्टे निर्माणको लागि बोहराले अपिनाम्पा नाम्पा संरक्षण क्षेत्रबाट तीन लाख पचास हजार रुपियाँ लगेको थियो यसअघि होमस्टे निर्माणको काम रकम व्यक्तिले दुरूपयोग गरेको समाचार प्रसारण भएपछि बोहराले दुई लाख रूपियाँ बुझाए पनि अझै एक लाख पचास हजार रूपियाँ बुझाउन बाँकी रहेको समितिले जनाएको छ अहिले समितिको काम कार्यवाही समितिका उपाध्यक्ष मानसिंह मन्यालले गरिरहनु भएको छ गाउँको रकममा समितिका अध्यक्ष बोहराले दुरूपयोग गरेको भन्दै स्थानीय समिति पटक पटक अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा गुनासो गरेका थिए कञ्चनपुरको बेदकोट नगरपालिका एक पिपल थलामा रहेको गणेश निमाविमा शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा संकलन गरिएको छ चारजना शिक्षक निजी स्रोतबाट राखिएकाले शिक्षकलाई तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा संकलन गरिएको हो विक्रमसम्म दुई सालमा स्थापना भएको विद्यालयमा हाल तीन सडसठीजना विद्यार्थी अध्ययनरत रहेका छन् दुईजना स्थायी शिक्षक र चारजना राहत शिक्षकले अध्यापन गराइरहेको भए पनि विद्यार्थीको चापले थप चारजना शिक्षक निजी स्रोतबाट राख्नु परेको गणेश निमाविका प्रधानाध्यापक पशुपति मल्लले जानकारी दिनुभएको छ चारजना शिक्षकका लागि मासिक चालिस हजार जुटाउनु पर्ने भएकाले तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा संकलन गर्दै आएको उहाँले बताउनुभयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतरीका कच्ची सड़कहरूमा चल्ने सवारी साधनहरूले मनोमानी तरिकाले भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् ढोल्यामोड़देखि कोटिलासम्मको एक सय बीस रूपियाँ भाडा भए पनि सवारी चालकहरूले पचास पाँच सय रुपियाँसम्म भाडा लिने गरेको यात्रुहरूको गुनासो रहिआएको छ यातायात व्यवसायी समितिले सो सड़कमा वर्षातका कारण र रूट पर्मिट नभएका कारणले सवारी साधन नपठाउने भएकाले सवारी चालकहरूले भाडामा मोलमलाइ गर्ने गरेका हुन् वर्षातको समयमा कच्ची सड़कमा जोखिम मोलेर सवारी साधन सञ्चालन गर्नु परेकाले भाडा बढ़ी लिने गरेको सवारी चालकहरूको तर्क रहेको छ नेपाल टेलिकमले दार्चुलामा जिल्लाभरि नमस्ते फोन सेवा विस्तार गर्ने भएको छ जिल्लामा संचार सेवा प्रभावकारी हुन नसकेको बेला नमस्ते फोन सेवाको लागि सम्भाव्यता अध्ययन गरिएको हो नमस्ते टावर स्थापना गर्न वायरलेस सेवा निर्देशनालयको टोलीले सर्वेक्षण गरेको हो टेलिकमको टावर राख्ने विषयमा सम्भाव्यता अध्ययन गर्न वायरलेस सेवा निर्देशनालयका उपप्रबन्धक अनन्त प्रकाश मल्लिकको टोलीले दार्चुलाको विभिन्न स्थानको सर्वेक्षण गरी फर्किएको छ जस अनुसार दार्चुला सदरमुकाम खलङ्गा धाप दत्तुको उलेनी खण्डेश्वरी रानी शिखर तपोवन ग्वानीको आगर लगायतका स्थानमा तत्काल सेवा सञ्चालन गर्ने गरी तयारी अघि बढेको नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दले बताउनु भएको छ यसै गरी धुलीगाड धुलीगडा खार राप्ला हुतिको दामदाकोट शंकरपुर खार लगायतमा नमस्ते टावर राख्न सम्भाव्यता अध्ययन हुने जनाइएको छ कैलालीको धनगढ़ी यातायात कार्यालयमा भदौ उनातिस गतेसम्मका लागि सवारी चालक अनुमति पत्रका लागि फारम संकलन गरिँदैछ साथै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगत्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले एक महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् सवारी तथा यातायात व्यवस्था ऐन दुई हजार उनापचासमा गरिएको संशोधन प्रस्तावमा ट्रायल दिएको एक महिनामै फेरि ट्रायलका लागि आवेदन दिन सकिने उल्लेख छ ट्रायल फेल भएकाले अहिले नब्बे दिन अर्थात तीन महिनासम्म मौका पाउँदैनन् ऐनको संशोधन मस्यौदामा भने तीस दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ यसअघिको व्यवस्थाले धेरैलाई शास्ति भएको र अव्यवहारिक देखिएको भन्दै यातायात व्यवस्था विभागले यस्तो प्रस्ताव गरेको हो अब ठूलो सवारीको लाइसेन्सका लागि पच्चिस वर्ष उमेर पुगेको हुनुपर्नेछ मजुरा तथा साना सवारीको लाइसेन्सका लागि अब एक्काइस वर्ष पुगेको हुनुपर्नेछ दुई पाङ्री सवारीका लागि भने अठार वर्षको उमेर हद तोकिएको छ स्थानीय तहको संख्या र क्षेत्र निर्धारण गर्न गठित आयोगले असामबाट आएको प्रस्ताव फिर्ता गरिदिएको छ जिल्लाबाट समयमै स्थानीय तहको संख्या बारे प्रस्ताव नआएको भनी चिन्ता जनाइरहेका बेला आयोगले अछामको प्रस्ताव सच्याएर पठाउन भनेको हो यस्तै ललितपुरको पनि फिर्ता गरिएको छ आयोगले अछामलाई सातवटासम्म स्थानीय तह बनाउन सक्ने सिलिङ तोकेकोमा अछामले कुनै विकल्प नराखी एघारवटा स्थानीय तहको संख्या प्रस्ताव गरेर पठाएको थियो आयोगले तोकेभन्दा बढी संख्या प्रस्ताव गरेको भन्दै तोकिएको भित्र रहने गरी स्थानीय तहको संख्या र सीमाङ्कन निर्धारण गर्न भन्दै सोमबार रिपोर्ट फिर्ता गरिदिएको आयोगका सदस्य सुनिल रञ्जन सिंहले जानकारी दिएका छन् तर थप संख्या प्रस्ताव गर्ने अन्य जिल्लाले भने आयोगले तोकेको सिलिङ अनुसारको संख्या पनि प्रस्ताव गरेको र सँगै थप संख्या पनि प्रस्ताव गरेकाले आयोगले स्वीकार गरेको छ आयोगलाई अहिलेसम्म एकतिस जिल्ला मात्रले जिल्लाले मात्रै स्थानीय तहको संख्या र सीमाङ्कन टुङ्ग्याएर रिपोर्ट पठाएका छन् त्यसमध्ये अधिकांश जिल्लाले स्थानीय तहको संख्या र